प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्दै हुनुहुन्छ बिहिबार बेलुकी गर्ने भनेको भेटवार्ता भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण आज बिहान दस बजेका लागि तय भएको थियो त्यस्तै आज नै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले विदेश मन्त्री सलमान खुर्सिद र भारतका विभिन्न राजनैतिक दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ उहाँले बिहिबार कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गर्नुभएको थियो पाँच दिने भ्रमणका लागि भारत गएका नेपाल आइतबार स्वदेश फर्कने कार्यक्रम छ चितवनको दारेचोकमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ गए राति एक बजेतिर यूपी बत्तीस सीजेड नब्बे त्रिसठी नम्बरको भारतीय ट्रकले मोगलिन बजारमा बा पचास प चौरानब्बे एकहत्तर नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहु आबु खैरेनीका अठाइस वर्षीय डेसिजन परियारको ज्यान गएको हो ठक्करबाट गम्भीर घाइते हुनुभएका परिवारलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ काठमाडौँका तीन ठाउँमा बर्ड फ्लू भेटिएको छ काठमाडौँको रामकोट गाविस छका सुमन अधिकारी किर्तिपुरका देवसिंह महर्जन र महादेवस्थान गाविस दुईका असिम भोजेलको कुखुरा फार्ममा बर्ड फ्लू देखेको पशु स्वास्थ्य निर्देशनालय जनाएको छ अहिले रामकोटको कुखुरा फार्ममा संक्रमित कुखुरा र दाना नष्ट गर्ने काम भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर विजयकान्त झाले बताउनुभयो त्यहाँको कुखुरा र दाना नष्ट गरेपछि अरू ठाउँमा जाने उहाँले बताउनुभयो तीन ठाउँमा बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गर्नुपर्ने भएकाले आज नै सरसफाई सक्न मुस्किल हुने हुँदा कुखुरा र दाना नष्ट गरेपछि मात्र सरसफाई गर्ने झाले जानकारी दिनुभयो नेपालमा प्रतिबन्धित पाँच सय र एक हजारको भारतीय रूपैयाँ सहित एकजना भारतीय नागरिक विराटनगर विमानस्थलबाट पक्राउ परेका छन् एक लाख बैसठी हजार भारतीय रूपैयाँसहित काठमाडौँ जान लागेका भारतको पटना निवासी जीवन श्रीवास्तव पक्राउ परेको विराटनगर प्रहरीले जनाएको छ विमानस्थलमा चेक जाँच गर्ने क्रममा श्रीवास्तवको शरीर झोलाबाट उक्त परिमाणको भारतीय रूपैयाँ फेला परेको थियो दुध उत्पादनमा लागत बढ्दै गएपछि त्यसलाई कम गर्न सरकारले घाँस उत्पादन अभियान थाल्ने भएको छ दानामा निर्भर भएर अहिले उत्पादन भइरहेको दुध प्रति लिटर बीसदेखि पच्चीस रुपियाँ पर्ने भएपछि पशु उत्पादन निर्देशनालयको राष्ट्रिय चरण तथा पशु आहार केन्द्रले घाँस उत्पादन अभियान थाल्ने तयारी गरेको हो निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले घाँस उत्पादन अभियानको दुधको उत्पादन लागत घट्ने र किसानलाई फाइदा पुग्ने बताउनुभयो सरकारले बजेट मार्फत सात हेक्टर जमिनमा वर्षे हिउँदे र बहु पर्सीय घाँस लगाउने घोषणा गरेको छ सुरुमा पच्चिस जिल्लामा संसारण गर्न लागेको अभियानमा जिल्ला कृषि विकास कार्यालय मार्फत किसानले हरेक प्रकारका घाँसका बिउ प्राविधिक ज्ञान र आवश्यक तालिम पाउनेछन् त्यसका लागि किसान समूह र समिति बनाउने तयारी गरिएको छ एक दुई दिनमा कार्यक्रमको तयारी सकिने पौडेलले जानकारी दिनुभयो डिपोबाट पम्पसम्म पेट्रोलियम पदार्थ ल्याउँदा परिमाण घटेपछि पेट्रोलियम व्यवसायले छामीको माग गरेका छन् पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले बोटबलमा तेल ढुवानी गर्ने ट्याङ्करमा तीन हजार लिटर ल्याउँदा पचास लिटर र बाह्र हजार लिटर ल्याउँदा दुई सय लिटर कम पाइएपछि ट्याङ्करको क्षमता चेक जाँच गर्न माग गरेको छ न दुई ख चालिस पचहत्तर न एक ख पैसठी शून्य आठ र न एक ख बैसठी तिरानब्बे नम्बरका ट्याङ्करमा यस्तो समस्या देखिएको भन्दै एसोसिएसनले चेक जाँचको माग गरेको हो पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र गुप्ताले भारतबाट आयात गरिएको पेट्रोलियम पदार्थ बाटोमै चोरी गरी रूपन्देहीको अञ्च भलाबारी र मंगलापुरका मा अवैध रूपमा मिनी डिपो सञ्चालन गरी बिक्री वितरण गरेको आरोप लगाउनुभयो तर ट्याङ्कर चालक र सहचालकहरूले भने ट्याङ्करको फिटिङ चेक जाँच गर्न नपाइने भन्दै विरोध गरेका छन् व्यवसायी र बीचको विवादका कारण केही दिनदेखि नेपाल ओइल निगमको पश्चिमाञ्चल क्षेत्रीय डिपो बलबारी रूपन्देही तनावग्रस्त छ बाराको इनरवा माल गाविस तीनमा गैराती आग लागि हुँदा झण्डै एक लाख पचास हजार मूल्य बराबरको क्षति भएको छ स्थानीय नन्दलाल महतोको गोठमा आग लागि भएको प्रहरीले जनाएको छ लामखुट्टे धपन बालेको घुरबाट सल्केको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको थियो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ नेकपा माओवादीले देशैभर निर्वाचन बहिष्कार अभियान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 जिम्बावे र भारतबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ पहिलो खेल जितेको भारत आज पनि अपराजित यात्रा कायम राख्दै श्रृङ्खलामा दुई शून्यको अग्रता बनाउने दाउमा हुनेछ तर घरेलु टोली जिम्बावे पनि पहिलो जित निकाल्दै बराबरी गर्न प्रयास गर्नेछ भारतको कप्तानी विराट कोहलीले गरेका छन् भने जिम्बावेको नेतृत्व ब्रेन्डम टेलरले गरेका छन् खेल नेपाली अनुसार दिउँसो पाउने एक बजे शुरू हुनेछ उता श्रीलंका र दक्षिण अफ्रिका बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ लगातार दुई खेल जितिसकेको श्रीलंका आजको खेल पनि जित्दै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ भने दक्षिण अफ्रिका पराजित यात्रामा विराम लगाउँदै श्रृंखलामा फर्कन प्रयास गर्नेछ पहिलो खेलमा एक सय अस्सी रनले विजय भएको श्रीलंका दोस्रो खेलमा सत्र रनले विजयी भएको थियो श्रीलंका दिनेश चण्डीमल र दक्षिण अफ्रिका एबी डेब्लेयर्सको कप्तानीमा मैदानमा उत्रनेछ खेल नेपाली समय अनुसार दिउँसो पाउने तीन बजेपछि सुरु हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिले केही बेरमा भारतीय प्रधानमन्त्री सिंहसँग भेट गर्दै आज विदेश मन्त्री खुर्सिद र विभिन्न नेताहरूसँग पनि भेट्ने चितवनको दारेचकमा ट्रकको टक्करबाट मोटरसाइकल चालकको ज्यान गयो दुध उत्पादनमा लागत बढ्दै गएपछि त्यसलाई कम गर्न सरकारले घाँस उत्पादन अभियान थाल्ने सिरियामा जारी हिंसामा अहिलेसम्म एक लाख मानिसको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क र जिम्बावे र भारत बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै श्रीलंका र दक्षिण अफ्रिका बीचको तेस्रो एक दिवसीय क्रिकेट पनि आजै अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज भई नमस्कार यस अर्पण समाचारको साथमा एटिच्युड मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट